मङ्सिर चार मङ्गलबारको दिन भोट हाल्ला जाउँ सबै लौ भन्छु बारम्बार खेरा चाहिँ नफालौ आफ्नो अधिकार समावेशी लोकतन्त्र र अधिकारका कुरा सुनिश्चित गराउनलाई भोट हालौ हजुर हल्का निलो उम्मेदवारलाई हल्का रातो दललाई एउटा मतपत्रमा एउटै छापा लाउन अल्मलाई बिहानको सातदेखि साँझ पाँचसम्म नजिकको मतदान केन्द्रमा गए भोट हाल भए जम्मा जनचेतनाका लागि लोकतन्त्र र निर्वाचन पर्यवेक्षण डियु नेपाल